Six MHz. नमस्कार तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्चमा हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजीसम्म गुन्जाने एकत्रीय मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो सधैँ चाहिँ म मदन भण्डारी तपाईँहरू समक्ष उपस्थित भइसकेँ एकानब्बे दशमलव छ मेगा आर्समा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको हुनुपर्छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर डब्लु डब्लु डब्लु डट रेडियोभिजन डट कम डट एनपी लगअन गरेर संसारभर एकैसाथ सुनिरहनु भएको हुनुपर्छ मलाई त्यस्तै लाग्छ कार्यक्रममा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खरपहरू राख्छौँ मुक्तकारहरूसँगको भलाकुसारी पनि राख्ने गर्छौँ मौका जुराएर मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौँ आजको यो अङ्कमा तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरूको साथमा म उपस्थित भएको छु हेरौँ निर्धारित समयमा कति सक्छु म मुक्तक राख्न म मुक्तक आलो पालो राख्नेछु तपाईँको पनि मुक्तक मसँग छ कार्यक्रम सुन्दै रहनुहोला रेडियोभिजन सँगै रहनुहोला थोरै थोरै भर्ने मानु भए धेरै भर्नलाई पाथी छ थोरै थोरै भर्ने मानु भए धेरै भर्नलाई पाथी छ सम्बन्धभन्दा सम्बन्धित गहिराई माथि छ जस्तै परे पनि तिमी विचलित नहुनु प्रिय मान्छे दुःख सुखमा साथ दिने आत्मविश्वासी साथी छ यो मुक्तक मुक्तकार लक्ष्मी राय माझीजीको विराटनगर उहाँको घर हो मुक्तकार लक्ष्मी माझी नै सुन्दर मुक्त सँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला सुरु गरिसक्ने म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ पुष्प चैडा छेत्रीजीको धनगढी बाह्र कैलाली उहाँको घर हो नदेखिने गरी तस्विर सजाइ राखेको छु नदेखिने गरी तस्बिर सजाइराखेको छु खु भाषा कसम खाइराखेको छु सुख सहेल आनन्दमा राख्न नसके पनि मुटुमा जन्म दिने बा आमालाई राखेको छु यो मिठो मुक्तक मुक्तकार पुष्प चढा छेत्रीजीको कैलालीबाट यसरी नै मिठो माया हामीलाई बाँडिरहनुहुन्छ अर्को मुक्तक छ मसँग भावना मन्जुजीको मोरङमाको घर हो यो श्वास र उन्जेल खुलेर बाँच्न देऊ यो श्वास र उन्जेल खुलेर बाँच्न देऊ रहर छ उन्जेल रमेर बाँच्न देऊ हक अधिकार सदा सबैलाई बराबर होस् मानव जस्तो भई उठेर बाँच्न देऊ नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँ पनि भावना मन्जुजी अर्को मुक्तक मसँग छ मेरुदण्ड राईजीको म गाउँको मान्छे हुँ सहरमा खडेरी नहुने म गाउँको मान्छे हुँ सहरमा खडेरी नहुने अब त बाध्यता भयो एउटा नहेरी नहुने छोरी भन्दै थिए मलाई तिमी भए पुग्छ छोरी माग्न जाँदा बुबाले भने फेरि नहुने ओहो हो यो मुक्तक मुक्तकार मेरुदण्ड राईजीको औ पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ यो समयमा मसँग मुक्तक छ विक्रम तिरुवा सलिनजीको जुम्ला उहाँको घर हो गीत रहेको छ मसँग गायक हुनुहुन्छ एकदेव लिम्बू सङ्गीत यसमा रहेको छ हरि लम्सालजीको शब्द रहेको छ मनिष वशिष्ठजीको गीत त म राख्ने नै छु मुक्तक सुनौ पहिला विक्रम तिरुवा सलिनजीको अब बुझाएर नि बुझिदिने कुनै छ र मेरो अब बुझाएर नि बुझिदिने कुनै छ र मेरो मेरा आँखाका आँसु पुछिदिने कुनै छ र मेरो जुन मान्छेलाई आफ्नै जिन्दगी ठानेको थिएँ छाडिन् उनले मेरा कथा सुनिदिने को छ र मेरो मेरो भन्नुको छ र तिम्रो भन्नुको छ र मलाई भुलेर तिमी बाँच्न सक्छौ र लाउँदिन मकार झिलक्छ त्यही तर कहिले माया नमारा तर कहिले माया नमारा मेरो भन्नुको छ र तिम्रो भन्नुको छ र मलाई छोडेर आन्तै हाँस्न सक्छौ र छैन मलाई टाढा तिम्रै लाग्छ भार जे गर माया नमार जे गर माया नमार मलाई तिमी बुझ्नु है कहिले कहीँ कुरै नमिला तर दुखी नहुनु है कहिले दुखी नहुनु है कहिले दुखी नहुनु है तर दुखी नहुनु है मेरो भन्नुको छ र तिम्रो भन्नुको छ र मलाई भुलेर तिमी बाँच्न सक्छौ र लाउँदिन म कर जे छ गर तर कहिले माया नमार तर कहिले माया नमार मेरो भन्नुको छ र तिम्रो भन्नुको छ र मलाई छोडेर हातै हाँस्न सक्छौ र छैन मलाई चार तिम्रै लाग्छ बार जे गरा माया नमारा रेडियो पिजन एकानब्बे दशमलव छ मेगार सुन्दै हुनुहुन्छ श्रोता मुक्तक मालामा तपाईँहरू हुनुहुन्छ म मुक्तक तपाईँहरूकै आलो पालो लिइरहेको छु कति मौका आयो गयो जिन्दगीमा कति मौका आयो गयो जिन्दगीमा चाहिँ भोक प्यास छयो जिन्दगीमा नखाउँ त मिठो खाउँ जुठो पुरो दुभिदै दुविधा भयो जिन्दगीमा यो मुक्तक मुक्तकार प्रकाश बस्नेत गफाडीजीको प्रकाश बस्नेत गफाडीजी गजबको मुक्तक लेख्नुहुन्छ मुक्तक मालाको एक बसाइमा उहाँसँग मैले भलाकुसारी पनि गरेको छु मुक्तक प्रतिको उहाँको प्रेम लोभलाग्दो छ प्रकाश बस्नेत गफाडीजीको मुक्तक सँगसँगै अर्को मुक्तक म जोड्छु मसँग मुक्तक छ प्रदीप नेपालीजीको बिहादी पाँच उराम पर्वत उहाँको घर हो सधैँ तिमीप्रति यसरी लगन भनेर सधैँ तिमीप्रति यसरी लगन भनेर यो धन मन अनि वचन भनेर आज आखिर मैले के पाएँ र प्रिया हरेक दुःखमा अचानु सहन बनेर प्रदीप नेपालीजी हुनुहुन्थ्यो पहिले पटक पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक मसँग छ चलेको आत्मा हुकुमजीको छोडेर जहान छोडेर समाज पर्छ छोडेर जहान छोडेर समाज दौडनुपर्छ मनका सम्पूर्ण त्यागेर लास दौडनुपर्छ बाछा गरी पैसा कमाउने हामी युवाहरू बोकेर सपना चढेर जहाज दौडनुपर्छ परदेशिनीको पीडा यसरी मुक्तकमा लिएर आउनुभयो मुक्तकार जलेको आत्मा हुकुमजीले सम्पर्क ठेगाना भने उहाँले लेख्न छुटाउनु भएछ अर्को मुक्तक समूहसँग सुरत साधनाजीको कमल बजार नगरपालिका सेरा सात अच्छा घर हो जोगाई हिँड्नुपर्छ शिर के पो हुने हो जोगाई पर्छ शिर के पो हुने हो मुटु बदबद्छ पिरै पिर के पो हुने हो आँट गरेर अन्तर्जातीय बिहे त गरियो बाँचिन्छ या मरिन्छ आखिर के पो हुने हो निकै मनै चसक्क बनाउने मुक्तक लिएर आउनुभयो सुरत साधनाजी अर्को मुक्तक छ मसँग आरके भण्डारीजीको बझाङ उहाँको घर हो संसदभित्र दुखी गरिबहरूको बारेमा छलफल हुँदैन संसदभित्र दुखी गरिबहरूको बारेमा छलफल हुँदैन सीमा समस्याहरू हाम्रा जताततै उस्तै छन् हल हुँदैन देश मात्र लुटी कति खान्छौ वै खन्छुवाहरू खाऊ आखिर जति खाए पनि तिमीहरूमा आत्मबल हुँदैन यसरी निराश निराश भएर मुक्तक लेखेर पठाउनुभयो आर्के भण्डारीजीले अर्को मुक्तक छ मसँग एसपी असफल सीको फेरि खोला तिन ख तिरा उहाँको घर हो मुक्तककार एसपी असफलजी गच्छपको मुक्तक लेख्नुहुन्छ मुक्तक मालाको बसाइमा उहाँसँगको भलाको भलाकुसारी मैले केही समय अघि तपाईँहरू समक्ष राखिसकेको छु निकै मिठो माया बाँड्नुहुन्छ एसपी असफलजीको मुक्तक मसँग हुँदा यस कुमारको गीत पनि छ सँगै मुक्तक सुनौ एसपी असफलजीको सँगसँगै गीतमा जोड्ने नै छु मेरो निम्ति अक्सिजन बन्नु अगाडि मेरो निम्ति अक्सिजन बन्नु अगाडि आफू हिँड्ने बाटो बेग्लै खन्नु अगाडि कसरी बाँच्ला भनी किन सोचिनौ अब मलाई भोलिदिनु भन्नु अगाडि कोही लडिरहेको छ चिन्छौ के आएर हेर चिन्छौ के तिम्रो त्यो घरको गल्लीमा कसैले सोचे जडिया पनि कसैले सोचे पागल पनि कसैले सोचे जडिया बाटो भुल्यो तिमी नै आएर सोधा कतै आफन्त हौ कि तिमी नै बरै तिमी नै आएर सोधा कतै आफन्त हौ कि तिमी नै बरै तिम्रो त्यो घरको गल्लीमा कोही छ कोही रहेको छ रहेर चिन्छौ यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ रेडियो भिजन एकानब्बे दशमलव छ मेघार सुन्दै हुनुहुन्छ मुक्तक नालामा हुनुहुन्छ अहिले तपाईँहरू म मुक्तक तपाईँहरूकै आलो पालो लिइरहेको छु खेती लगाउँ लाग्यो असार फर्क परदेशी खेती लगाउँ लाग्यो असार फर्क परदेशी कृषि गरेर चलाउँ घरबार फर्क परदेशी दिन रात श्रम बेच्नु पर्ने परदेशलाई छोडी देशमै बनाऊ बाँच्ने आधार फर्क परदेशी यसरी फर्क परदेशी भनेर अनुरोध गर्दै हुनुहुन्थ्यो मुक्तकार प्रजित कुँवरजी स्याङ्जा उहाँको घर हो नियमित रूपमा यस्तै मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ प्रजित कुँवरजीको मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ सुशील वियोगी घायलजीको शिखर नगरपालिका एघार डोटी हाल चेन्नईबाट उहाँले मुक्तक लेखेर पठाउनु भएको छ बर्खा लाग्यो खेतमा सिँचाइ बग्ने कुलो सम्झे बर्खा लाग्यो खेतमा सिँचाइ बग्ने कुलो सम्झे हुँदा रोपाई खेतमा जोत्ने दाइलाई ठुलो सम्झे पकाइन्छ कि कति चिज खेता खेतालाको नास्ता पानी पिर मर्का किसान दुखी नबुझ्ने सरकार लुलो सम्झे यसरी सुशील वियोगी घायलसी आउनुभयो अर्को मुक्तक मसँग छ प्रकाश कुइगेलजीको असम भारतबाट उहाँले हामीलाई सम्झनु भएको छ आफ्नै कमाई हुन्छ आफ्नै सान राम्रोसँग चल्छ आफ्नै कमाई हुन्छ आफ्नै सान राम्रोसँग चल्छ अनि त्यसमै पाइन्छ सबै सम्मान राम्रोसँग चल्छ ए युवा हातमा राहदानी बोकेर भन्दा बरु गाउँमै खोल पान दोकान राम्रोसँग चल्छ यसरी आउनुभयो मुक्तक मालाको यो बसाईमा प्रकाश कुइकेलजी असम भारतबाट नियमित रूपमा आउँदै गर्नुहुन्छ यसरी नै अर्को मुक्तक छ मसँग गङ्गाराम बुढा मगर्जीको मुसिखोड दस रुकुम पश्चिम उहाँको घर हो जिन्दगी बनाउने हर कुरा उसको नाममा छ जिन्दगी बनाउने हर कुरा उसको नाममा छ बाछा मात्र मेरो बाँकी पुरा उसको नाममा छ एउटा दिन नभन्थ्यो म बाहेक अरूको नाममा तर आज सिन्दुर पोतेर चुरा उसको नाममा छ यसरी गङ्गाराम बुढा मगरजी रुकुम पश्चिमबाट अर्को मुक्तक मसँग छ थुमन राणा सिम्पलजीको बनगाड कुपिन्डे नगरपालिका तिन सल्यान उहाँको घर हो नाता गोता दाजुभाइ भन्नु मात्र हो नाता गोता दाजुभाइ भन्नु मात्र हो आफन्तले गर्लान् भलाइ भन्नु मात्र हो निस्वार्थ सहयोग कसैले कसैलाई गर्दैन यो आफ्नो तो पराई भन्नु मात्र हो निकै मन छुने मुक्तकरबहरूको साथमा थुमन राणा सिम्पलजी अर्को मुक्तक छ मसँग देवकोटा निर्विरोधजीको कटहरी गाउँपालिका साथ मोरङ उहाँको घर हो हामी सँगसँगै गीत पनि सुन्नेछौँ बबिना किराँतीजीले भएको गीत छ मसँग डिआर अतुजीले लेख्नु संगीत सङ्गीत भएको हो म मुक्तकमा आवाज भर्नेछु अहिले भने देवकोटा निर्विरोधजीको सँगसँगै गीत हामी सुन्ने नै छौँ मुक्तक सुनौ न पहिला देवकोटा निर्विरोधजीको जान र आउन सक्ने भए सहर यी चरीहरूले जान र आउन सक्ने भए सहर यी चरीहरूले पक्कै लिएर आउँथे नि उत्तर यी चरीहरूले उनलाई नसम्झेको दिन छैन कुनै पल छैन लगिदिए हुन्थ्यो नि मेरो खबर यी चरीहरूले माथि माथि माथि माथि 无情。 kate malai take music. रेडियो भिजन एकानब्बे दशमलव छ मेघार सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ म मदन मण्डारी तपाईँहरू समक्ष रहेको छु आजको वसाईमा म तपाईँहरूकै मुक्त करफहरू आलो पालो लिइरहेको छु ठिकै थियो मेरो परिवेशको माटो किन सोध्नुभयो ठिकै थियो मेरो परिवेशको माटो किन सोध्नुभयो अन्तैतिर नजर लगाउनुको साटो किन सोध्नुभयो म चकित छु हजुरको रङ बदल्ने चरित्र देखेर फेरि जाँदै नजानेको गाउँको बाटो किन सोध्नुभयो यो मुक्तक मुक्तककार रत्ना पुन मगर्जीको रुकुम पश्चिम उहाँको घर हो रत्ना पुन मगर्जी पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ यसरी नै अर्को मुक्तक छ मसँग विशाल बिहानीजीको खोटाङ उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ बनिसकेको छु फकिर अझै आँसु झर्छ बनिसकेको छु फकिर अझै आँसु झर्छ गर्न खोजे पनि मन स्थिर अझै आँसु झर्छ भन्न त दुनियाँलाई भुलिसकेँ भनिदिन्छु हेर्दाखेरि तिम्रो तस्विर अझै आँसु झर्छ उहाँ हुनुहुन्थ्यो मुक्तकार विशाल बिहानीजी अर्को मुक्तक छ मसँग अमित जङ कुँवरजीको सूत्र पश्चिम बझाङ उहाँको घर हो हाल उहाँ डोटीबाट भनेर मुक्तक लेखेर पठाउनु भएको छ मेरो जिन्दगीमा आउने तिमी भए पुग्छ मेरो जिन्दगीमा आउने तिमी भए पुग्छ अनि मनभित्र ससाउने तिमी भए पुग्छ यो दुनियाँले कतिखेर कहाँनिर मारिदिन्छ मलाई साहस ती बचाउने तिमी भए पुग्छ यो मुक्तक अमित चङ कुवरजीको तिमी भए पुग्छ भनेर मुक्तक लेखेर हामीलाई पठाउनु भयो डोटीबाट अर्को मुक्तक छ मसँग भीम बिर्कटा मगर्जीको खै किन मेरो रक्षा नगरे जस्तो लाग्छ खै किन मेरो रक्षा नगरे जस्तो लाग्छ अनि भाग्यले पनि छले जस्तो लाग्छ सङ्घर्ष गर्दा पनि हुँदैन सपना पुरा मेरो त्यसैले त ईश्वरले नै ठगे जस्तो लाग्छ हुवालिङ नगरपालिका सात तल्लो तापके सेङ्जा उहाँको घर हो हाल बिरानो मरुभूमिबाट भनेर हामीलाई मुक्तक लेखेर पढाउनु भएको छ हजुर मुक्तकार हुनुहुन्छ भीम बिरकट्टा मगरजी अब नि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ यो समयमा मसँग गीत रहेको छ अन्जु पन्तजीले गाउनुभएको रमेश राज भट्टराईजीले लेख्नुभएको सङ्गीत भर्नुभएको मुक्तक रहेको छ सुनाखरी निर्मला आचार्यजीको छ खोटाङ उहाँको घर हो नियमित रूपमा आउँदै गर्नुहुन्छ सुनाखरी निर्मला आचार्यजी उहाँको मुक्तक त म तपाईँहरू समक्ष राख्ने नै छु सँगसँगै हामी गीत पनि सुन्नेछौँ मुक्तक सुनौँ पहिला सुनाखरी निर्मला आचार्यजीको मैले चाहिँ आँसुले परेली कहिले नधुनु शुभकामना मैले चाहिँ आँसुले परेली कहिले नधुनु शुभकामना हर्ष र मङ्गले तो चन्द्रमा पनि छुनु शुभकामना तिम्रो खुसी नै मेरो खुसी हो यो कहिले नबिर्सिनु तिमी जोसँग छौ सधैँ हाँसी खुसी हुनु शुभकामना तिमी खुसी मसँग तिम्रो सारा पीडा मलिन्छ तिमी खुसी जाऊ मसँग तिम्रो सारा पीडा म तिम्रो खुसीको लागि तिम्रो खुसीको लागि मेरो जान पनि दिन्छु तिमी खुसी लैजाऊ मसँग तिम्रो सारा पीडा म मेरो दिलको घडेरीमा हो आऊ एउटा घर बनाऊ मेरो दिलको घडेरी छु तिमी आकाशमा उदाउ म जुन भनेर चिन्छु तिम्रो खुसीको लागि तिम्रो खुसीको लागि मेरो दिन्छु तिमी खुसी लैजाउ मसँग तिम्रो सारा पीडा मरिन्छु यो निकै नै मिठो गीत कार्यक्रम मुक्तक मालामा तपाईँले सुन्नुभयो मुक्तक मालाको आजको यो बसाइमा तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू राख्दा राख्दै कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु आजलाई पनि मुक्तक लिने यो सिलसिला यति मात्रै बाँकी मुक्त खराबहरू मसँग सुरक्षित छन् अर्को पाला पक्कै जोड्नेछु हामी सँगै रहनु होला कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला एट द रेट जिमेल डट कममा तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ कार्यक्रम सेन्डर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सिटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै रेवत राईजीले गाउनुभएको श्रवण मुकारुङजीले भएको शान्तिराम राईजीले कम्पोज गर्नुभएको निकै नै मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शिवरात्री मतल हरा तिमीमै मलहराउँछु तिमी सहारा